रामचन्द्र पौडेल एमाले सभासद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतले बजेटका विषयमा भनाइराखेका थिए यसैबीच आज व्यवस्थापिका सांसद अन्तर्गत सार्वजनिक सुशासन लेखा समिति लगायत आधा दर्जन समितिका बैठक बस्ने पनि तयारी भएको संसद सचिवालयले जनाएको छ संविधान सभाको बैठकमा आज पनि मौलिक हकका विषयमा छलफल हुने भएको छ तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेमा छलफल गर्न सभाको बैठक आज पनि बस्दैछ बिहान एघार बजेपछि सुरु हुने बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक समितिको समिति सहमतिका विषयको निर्क्योल सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तर र असहमतिको विषयहरूको निर्क्योल सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तरको बारेमा सभासदहरूले आआफ्ना धारणा राख्नेछन् राज्य पुनर्संरचना बारेको छलफल सकिएपछि मौलिक हकको बारेमा छलफल सुरु भएको हो सभासदहरूले मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गर्न आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न प्रजनन अधिकार दिन ज्येष्ठ नागरिकलाई सुरक्षा दिनुपर्नेमा जोड दिइरहेका छन् बर्माकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी जन्म बुद्ध जन्मस्थल लुम्बिनी जानुहुने जानुभएको छ लुम्बिनी दर्शन गरेपछि दिउँसो उहाँ फर्कने कार्यक्रम रहेको छ लुम्बिनीबाट फर्केपछि सुकीले आज नै बिपी सङ्ग्रहालयको अवलोकन गर्नुहुनेछ त्यस्तै अपरान्न चार बजे आर्मी अफिसर्स क्लबमा नागरिक सम्मान गरिने प्रजातान्त्रिक समाजवादको भविष्य विषयको अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका प्रचार संयोजक कृष्ण केसीले जानकारी दिनुभयो सुकी यही सम्मेलनमा भाग लिन नेपाल आउनु भएको हो उहाँले हिजो सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको पहिलो चरणको काम सुरु हुने भएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गर्न लागेको पूर्व पश्चिम रेलमार्गको पहिलो खण्ड अन्तर्गतको सिमरा बर्दिवास खण्डको काम आजदेखि सुरु हुन लागेको हो मन्त्रालय मातहतको रेल विभागले निर्माण गर्ने रेलमार्गको सिमरा बर्दिवास खण्डको कुल एक सय पाँच किलोमिटर सडक खण्डमध्ये सडकमध्ये पहिलो पाँच किलोमिटर खण्डको निर्माण कार्य सुरु हुन लागेको हो हाल सर्लाहीको लालबन्दीसम्म पाँच किलोमिटरका लागि टेन्डर आह्वान भई निर्माण कार्य सुरु हुन लागेको हो तीन खण्डमा निर्माण गर्ने रेलमार्गमा पहिलो खण्डको दुई किलोमिटरको लागि नौ करोड रुपियाँमा दिवा गजुरमुखी समानान्तर जेबीले ठेक्का पाएको हो रेलमार्ग द्रुत विद्युतीय रेलमार्ग हुने रेल विभागले जनाएको छ मेची महाकाली विद्युतीय रेलमार्गमा एक सय छवटा स्टेसन राखिनेछ भने रेलको गति एक सय साठी किलोमिटर प्रति घण्टा हुने विभागले जानकारी दिएको छ सत्तरी अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको रेलमार्ग मेचीको काकडभिटादेखि महाकालीको गड्डा चौकीसम्म निर्माण गरिनेछ अबको तिन चार दिनभित्र मनसुन सुरु हुने सङ्केत देखिएको छ मनसुन भुटान हुँदै सिक्किमसम्म आइपुगेको र अब नेपालमा प्रवेश गर्ने क्रममा रहेको मौसमविद राजु प्रधाङ्गनाले जानकारी दिनुभयो उहाँका अनुसार ढिलोमा तिन चार दिनमा मनसुन सुरु हुने सङ्केत देखिएको छ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि ढिलाइ भएको छ नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखा पर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्छ मियामको बेला दक्षिण एसियाको भूभाग र यससँग जोडेको बङ्गालको खाडी अरब सागर र हिन्द महासागरको सतहको पानी असमान रूपमा तात्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एसियामा बहने सिलसिलामा दक्षिण पश्चिम दिशाबाट भारतको केरला राज्यमा प्रवेश गर्ने गर्छ त्यहाँबाट उत्तर पूर्वतिर बहँदै भारतको विभिन्न ठाउँमा मनसुन देखा पर्ने गर्छ र त्यहाँबाट बङ्गालको खाडीको बाटो हुँदै बङ्गलादेशतिर प्रवेश गर्छ यही मनसुनी वायु दिशा परिवर्तन हुँदै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 मत खसेको अनुमान गरिएको छ गत छ अप्रेलमा भएको राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेद्वारले पचास प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो दोस्रो चरणमा मतदान भएको थियो मतदानका क्रममा सुरक्षा व्यवस्था कमजोर भएपछि एक सय मतदान केन्द्र बन्द गर्नु परेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ दोस्रो चरणको चुनावमा दुईजना उम्मेद्वार मात्र चुनावी प्रतिस्पर्धामा छन् प्रतिस्पर्धामा पूर्व विदेश मन्त्री समेत रहेका अब्दुल्ला अब्दुल्ला र विश्व ब्याङ्कका पूर्व अर्थशास्त्री अशरफ गनी चुनावी मैदानमा छन् चुनावका बेला सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि चुनावका क्रममा भएको हिंसामा कम्तीमा जनाको मृत्यु भएको छ हिजो भएको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदानमा देशभर सुरक्षा व्यवस्था कडा पारि पारिए पनि विभिन्न ठाउँमा आतंकवादी हमला भएको अधिकारीहरूले जनाएका छन् खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज बिहान सम्पन्न भएका खेलमा आइबरी कोस्ट इटली र कोस्टारिका विजयी भएका छन् भने गैरातीको खेलमा कोलम्बियाले विश्वकपमा विजय सुरुवात गरेको छ बिहान साढे आठ बजे सम्पन्न खेलमा आइबरी कोस्टले जापानलाई दुई एक गोलन्तरले पराजित गर्यो भने बिहानै सम्पन्न खेलमा इटलीले इङ्ल्यान्डलाई दुई एक गोलन्तरले नै पराजित गर्यो त्यस्तै आज बिहान नै भएको खेलमा कोस्टारिकाले उरुग्वेलाई पराजित गरेको छ कोस्टारिकाले उरुग्वेलाई तीन एक गोल अन्तरले पराजित गरेको हो दुई पटकको विश्वकप विजेता उरुग्वेलाई पराजित गरेर कोस्टारिकाले अप्रत्याशित जित हासिल गरेको हो गैरातीको खेलमा कोलम्बियाले ग्रिसलाई तीन शून्य गोल अन्तरले पराजित गरेको थियो विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान थप तीनवटा खेल हुँदैछन् राति पाउने दस बजेपछि हुने पहिलो खेलमा इक्वेडर र स्विजरल्यान्ड तथा राति पाउने एक बजेपछि हुने दोस्रो खेलमा फ्रान्स र होन्डुरस भिन्नेछन् प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार बजेपछि हुने तेस्रो खेलमा अर्जेन्टिना र बोस्निया एन्ड हर्जगोभनिया बीच प्रतिस्पर्धा हुनेछ तुलनात्मक रूपमा हर्जगोभिया भन्दा अर्जेन्टिना बलियो टिम मानिन्छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक व्यवस्थापिका संसदमा पूर्व बजेटमाथि छलफल सुरु संसदको बैठक आज पनि बस्दै केही दिनमा नेपालमा मनसुन सुरु हुने मनसुन नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविदको भनाई अफगानिस्तानमा भएको दोस्रो चरणको राष्ट्रपतिको चुनावमा साठी प्रतिशत मत खसेको अनुमान चुनावका क्रममा भएको हिंसामा कम्तीमा पचासजनाको मृत्यु र विश्वकप फुटबलमा इटली आइबरी कोस्ट कोस्टारिका र कोलम्बिया विजयी भोलि बिहान अर्जेन्टिना र बोस्निया भिन्ने अवस्थ बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा தா සම්ப்பन्न ಘడేರಿ ಖರಿಟ್ಗರಿ ಡುಕ್ಕ हुनहोस ಸಂಪರ್ಕಕ लागि ಗೋಪಾಲ ಪೌಡಲ್ ರತ್ನನಗರ ಮೊಬೈಲ್ 9845049728 ಪ್ರೇಮ ಹಿಮಾಲಿ ಚೈನ್‌ಪುರ್ ಮೊಬೈಲ್ 9845368075 ರ ದೀಪಕ್ ಬಸನೆ ಚೈನ್‌ಪುರ್ ಮೊಬೈಲ್ 9845197258 शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर